कसै पढ्न काठमाडौँतिर लाग्यो पढ्न खाना बस्नको लागि कपालमा कोठा खोजेको थियो पढ्नको लागि कलेज पनि त्यतै फिक्स गरियो अनि म काठमाडौँमा दिदीसँग बसेर पढ्न थालेँ मेरो पढाइ बिहान थियो दिउँसो बाह्र बजीसम्म कलेजमा हुन्थ्यो अनि बाँकी समय कोठामा बित्थ्यो मेरो कोठा नजिक अर्को कोठामा एक परिवार बस्थ्यो त्यस परिवारमा चारजना बस्थ्यो जसमा बुढाबुढी र उनीहरूको एक छोरी र एक छोरा थिए छोरी चाहिँ दस कक्षामा पढ्ने तर उमेरले सत्र वर्षको तरुणी थिए हाम्रो त्यस परिवारसँग चिन्जान र बोलीचाली सुरु भयो छिमेकी छिमेकी एकअर्कासँग घुलमिल हुन्छ बोलीचाली पनि सजिलो हुन थाल्यो छोरी चाहिँ मलाई असाध्यै मन पर्थ्यो छिनेको कम्बर किलो यस्तो अनि लुपलाग्दो चाकले मेरो मनलाई पहिले हेरेमै लोपाइसकेको थियो तामाङ समुदायको केटी उसको नाम निरु स्याङ्बो रहेछ उसको आमाले उसलाई बोलाउँदा नाम थाहा पाए अनि उसँग बोल्न प्रयास गर्न थाले कुनै न कुनै न्यु बनाएर छेउको कोठामा जान्थे अनि बाहना बनाएर उसको आमासँग विभिन्न गफ गर्थे मौका मिलेको बेलामा निरुलाई जिस्काउँथे ऊ पनि कुरा गर्थे त्यसै गरी बिदाको समय र खाली समय उसँग जिस्किन पनि जान्थे मौको पर्दा जिस्किन्थे अनि मौको नपर्दा उसको रूप हेरेर आफ्नो लिङ्गबाट चिप्लो पानी निकालेर फर्कन्थे हरेक पटक उसको नजिक यता आफसे आफ उत्तेजना आउँथ्यो अनि उसलाई बजाउने कल्पना गरिरहन्थ्यो उसले मप्रति देखाएको व्यवहार निहाल्दा मनसँग बजाउन दिन्छ जस्तो लागिरहेको थियो मैले उसको नाममा फेसबुकमा आइडी सर्च गरेँ रियल नाममै आइडी खोलेको रहेछ मैले रिक्वेस्ट पठाएँ उसले त्यही दिन बेलुका नै एक्सेप्ट गरेँ त्यसपछि म उसँग बोल्न प्रयास गर्न थालेँ पहिले सुरुमा हाई निरु भनेर पठाएँ अनि उसले पनि रिप्लाई हेलो भने अनि कुराकानी यसरी सुरु भयो कस्तो राम्रो थियो तिमी मेरो रूप नै यस्तो छ त भनेर जवाफ दिए आफ्नो मनलाई धरो बनाएर तिमीलाई देख्दा मेरो मन कट्ट खान्छ तिमी मलाई एकदमै मनपर्छ म तिमीलाई माया गर्छु भनेर सिधै भनिदियो उसले केही जवाफ दिन शनिबारको दिन थियो बिताको दिन नुहाएर अनि कपडा धोएर सुकै कोठामा पढेर बसिरहेको थिएँ निरु र मेरो कोठा आम्ने सामान्य भए पनि बाथरुममा एउटा थियो दिउँसोको एक बजेतिर पिसाबले च्यापेर बाथरुम अन्त सँगै बस निरुले ढोकाको चुकुल बन्द गर्न बिर्सेर नुहाइरहेको रहेछ म अकस्मात जाँदा उसको नाङ्गो देख्न पाएँ कसिलो अनि पोटिलो दुधको फाँचो अलिकति भुतलाई उम्रेको कसिलो र कलिलो बुद्धि देखाएर दुई हातले दुधको फाँचो मार्दै पानीको फोहोरामा आँखा चिम्लेर मजासँग नुहाइरहेको थिएँ जब मैले हतारमा ढोका खोले तब निरुजीसँग भएर पुत्तीको मुख हातले शब्द लाज मार्ने ढोका बन्द गरेँ म पनि एक हेरिरहेछु छु कति बेला मेरो लाडोबाट पानी आएछ थाहै भएन त्यसपछि कोठामा गयो अनि उत्तेजना गर्दा आफूले थाम्न नसकी कपडा खोलेर हातले गर्न थाले त्यही दिन राति नौ बजे उसले अनलाइन देखे उसँग सेक्सी गर्न मन लाग्यो अनि बोलाए ऊ केही पनि बोलिनँ मैले भने किन नबोलेको दिउँसो कहिले लाज लाग्यो उसलाई पुते चिकाउन मन रहेछ अनि बोल्न थालेँ मैले चिक्न प्रयास गरेको छु भनेको उसलाई थाहा पाएछ अनि भने छैन लाज तिमीलाई त झन् अझ देखाउन मन लागेको छ मैले भने तिमीलाई त्यो दुई पोका अनि तलको जङ्गल देख्दा त बाथरुमभित्रै पस्न लागिरहेको थिएँ तिमीले ढोका बन्द गर्यो र मात्रै उसले भन्ने अरू नै कोही थियो कि भनेर बन्द गरेको थिएँ तिमी पो रहेछौ त्यसपछि मैले भने म आएको भए गर्न दिन्थ्यौ त तिमी त्यस्तै गर्न पाइन्छ तिमी को मेरो उसले भन्यो अरे म त तिम्रो हुनेवाला हो नि हामी गर्न बस्नु कुनाथ मैले सिधै प्रस्ताव राखेँ ऊ केही बोलेन हाम्रो च्याट बन्द भयो भोलिपल्ट बिहान म बाहिर निस्कँदा उसले सिडिया भेटेँ मैले उसको अनुहार हेरेर आँखा झिम्काएँ ऊ मुसुक हाँसेर भित्र पसी मेरो पनि मन चङ्गा जस्तै भयो उसले चिक्ने आँस लिएर म कलेज गएँ अनि दिउँसो कलेजबाट आएँ ऊ स्कुल गएकै रहेछ उसका बाबामा दिउँसो काममा जान्थे शनिबार उनीहरू सबैजनासँगै हुन्थे अरू बिदाको दिन चाहिँ निर उसको भाइ कोठामा हुन्थे म पनि त्यस्तै मौका पारेर चिक्ने योजना बनाइरहेको थिएँ बेलुका मेसेन्जरमा दुवैजनाको कुरा मिल्यो कसैले थाहा नपाइने गरी विदाको दिन चिक्ने सहमति भयो बुधबार मङ्सिर तेह्र गते स्कुल कलेजहरूमा सार्वजनिक बिदा थियो त्यो दिन निरुको भाइ पनि घुम्न गएको र आमा बा काममा गएका थिए छोरी एक्लै कोठामा थिए म पनि एक्लै थिएँ चिगामारीका लागि त्यो दिन उपयुक्त समय थियो म ग्यार बजे निरु कोठामा लुसुक्क पसेँ निरु मोबाइल चलाएर बेडमा पल्टिरहेकी थिएँ मगाएपछि ऊ उठी त्यसपछि केही नभनी सिधै उसको टाउको पछाडि समाएर ओठमा किस गर्न थाले हामी दुवैमा ढुक्क थियौँ दुवैजना एकअर्कालाई किस गर्न थाल्यो म ढोकाको चुकुल बन्द गर्न गएँ त्यसपछि निरुलाई अगाडि राखेर पछाडिबाट उसको पोटीले दुध मार्दै दाहिने कुममा किस गर्न थाल्यो ऊ शरीर मलाई नै सुम्पिन आँखा सिमेर आनन्द लिइरहेको थिएँ मैले आफ्नो टिसर्ट सर्ट खोलेँ अनि उसको कपडा खोल्नतिर लाग्यो उसले टिसर्ट र तल लुङ्गी लगाएको थिएँ मैले टिसर्ट सर्ट खोलिदिएँ अनि लुङ्गी पनि मैले पनि पानी खोलेँ ऊ बडा पेन्टमा एकदमै सेक्सी देखेको थिएँ म पनि नाङ्गेँ अनि लाडो ठन्केर पेन्टमा पल्ने भएको थियो दुवैजना मस्त भई किस गर्दै अङ्गालोमा फेरिएर बेडमा पल्ट्यौँ खाट रातमा उसले उत्तानो पारेर उसको पेन्टीबाट खोल्यो अनि आफ्नो पनि दुबईको पेन्टी चिप्लो पाल्ने भिजिसकेको थियो त्यसपछि उसको ओटबाट किस गर्दै दुबई दुधको मुन्टो किस गर्न थाले किस गर्दै उसको नाइटो हुँदै पुतीसम्म पुगे उसको पुती चिप्लो पाल्ने पुरै भिजिरहेको थियो अनि म पुतीको लाडो छिराउने पालमा जिब्रो छिराएर चुम्न थाले निरु उत्तिजना छटपटाइरहेको थिएँ म पनि उत्तेजनाको सीमा थिएन लाडो कडा भएको थियो मेरो लाडोमा किस गर्छु भन्न थालेँ अनि म माथि चढेर लाडोलाई मुखभित्र चिराएर चुस्न थालेँ मलाई धेरै नै मजा आइरहेको थियो करिब दुई मिनटसम्म लाडो चुसेँ अनि फेरि उसले मैले उत्तानो पारेँ अब त गर न किस गर्न पुग्यो भन्न थाले मलाई पनि कति बेला गर जस्तो भइरहेको थियो त्यसपछि आफ्नो लाडोलाई सिधा पारेर उसको युनुको पालभित्र लाडोको टुप्पो राखेँ बिस्तारै धक्का दिन थालेँ उसको पहिलो सेक्स दुख्यो बिस्तारै गर्न भन्न थालेँ म पनि उसले बनाएर बिस्तारै दिन थालेँ करिब बिसचोटि लाडोभित्र बाहिर गरेपछि निरुले मजा अझ जोरले गर न भने मैले छ इन्चति लामो अनि मोटो मेरो लाडो उसको कसैले पुतीमा जोरले पुतीभित्र बाहिर चिक्रा त ओठमा चुम्बन गरेर चलिरह्यो त्यो घडीमा मलाई संसारमा किर्तिबाट पाउने नसकेको मजाको अनुभूति भएको थियो निरु चिकाइको पलमा आ जस्तो आवाज निकालेको थियो झन् त्यसले चिकाइलाई रोमाञ्चक बनाइरहेको थियो करिब पाँच मिनट जति लगातार चिक्दै मेरो लाडोबाट बिर्जन लागेको अनुभव मलाई भयो अनि निहुरले झर्न लाग्यो भित्र झारिदियो कि बाहिर फ्याँको भन्ने उसले बाहिर निकाल भित्र नझार अनि लाडो पुती चिप्लो भएर कसिरहेको थियो जोडले धक्का दिँदा लाडुलाई बिरे झारिँदै लाग्यो अनि हतारमा लाडु बाहिर निकालेर उसको पुतीको छाला वरिपरि झारिदिए म शिथिल भएँ निरु मलाई पुगेन अझै गर भन्दै थिएँ एकछिन टाइम लाग्छ लाडु ठोकिन कान्छी मैले भने बेडमा पल्टिरहेको थिएँ नाङ्गै कति बेला निदा थाहै भयो निरुलाई पनि थकाइ लागेको छ अनि नाङ्गै सुतिसकेँ पछि बिउजिँदा चार बजिसकेको छ उसले पनि उठाएँ मलाई फेरि पनि चिक्नु मन लागेको थियो तर हामीसँग समय थिएन हामी दुबैले एकअर्काले